चैत काफले झड्डो फागुन सिनो पड्डो चैत काफले झड्डो चैत काफल झड्डो फागुन सिनो पड्डो चैत फल झड्डो यो अछामी बड्डो आइ गयो बड्डीका खोज यो अछामी बजायो छामीमा डोके खेत कुनिया नै धान काट्या कानी हाल्याका खेत कुनिया नै देश दुनिया नै यो जीवन सम्हाले सक्ने देश दुनिया नै देश दुनिया नै यो जो पनि सम्हालिसक्ने पेसा दुनियाँमै देश छ बोक्या चर पाती बोक्या चर पाती गाई चर मेलीका घाँस बोक्या चर होइ जाउँ जीवन साथी तम्रा पोइ नै मेरा जोइ नै होइ जाउँ जीवन साथी होइ जाउँ जीवन साथी तम्रा पोइ नै मेरा जोइ नै होइ जाउँ जीवन साथी होइ जाउँ जीवन साथी तम्रा पोइ नै मेरा जोइ नै होइ जाउँ जीवन साथी मैले छ

धौला पाके धौला माइतै बसे तेरा पहिला जानु भन्दा माइतै बसे माइतै तेरा पहिला जानु भन्दा घुम्ले काँधु लानु पाथा भरि विचार गरी हेलो ओटी त सरी जासुवा विचार गरी हेलो विचार गरी हेलो विचार विचार गरी हेलो ओटी त सरी जासुवा विचार

सिरा बिउ खायो माल्याले बिउ खायो माल्याले तल बगडा सिउतिर सिरा बिउ खायो माल्याले पचकायो लाल्याले हार्या पन जित्या पन पचकायो लाल्याले पचकायो लाल्याले हार्या पन जित्या पन पचकायो लाल्याले पचकायो लाल्याले हार्या पन जित्या पन पचकायो लाल्याले परि छन्देवा परि गाउँ छैन यो दिलमा ठाउँ छैन तुझा सलाम दखना यो दिलमा ठाउँ छैन यो दिलमा ठाउँ छैन तुझा साना मर्दकन यो दिलमा ठाउँ छैन यो दिलमा ठाउँ छैन तुझा साना मर्दकन यो दिलमा ठाउँ छैन यो दिलमा ठाउँ छैन तुझा साना मर्दकन यो दिलमा ठाउँ छैन यो दिलमा छैन तु जसाना मर्दा कन यो दिलमा ठाउँ छैन यो दिलमा ठाउँ छैन तु जसाना मर्दा यो दिलमा ठाउँ छैन खपतड म्युजिक क्रिएसन प्राली सगोरा प्रस्तुत गर्दछ चैत काफले झोटो फागुन विनोद बाजुरालीको म्युजिक एरेन्जरमा यो अछामी बड्डो झोटो राजेन्द्र शाह बिपीको उत्कृष्ट लय र शब्द सिर्जनामा लालबहादुर धामी टिकापुनको कर्णप्रिय आवाजमा सर्वत्र बजारमा उपलब्ध छ सुन्न नभुल्नुहोला